नदेख्दा त्यो जुन पनि निराश हुँदो आकाशका ताराहरू पनि चुपचाप शान्त रूपमा झलमलाउँदो सक्ने भए यी हावाहरूसँगै मायाका आयामहरू अनि मायाका न्यानोपनहरू मिसाएर हाम्रो आफ्नो मान्छेसम्म पुर्याउँथ्यौँ होला हामी तर विवश यी रातहरूमा मनमा नै दबिन्छन् हाम्रा भावनाहरू अनि मायालु आभासहरू थाहा छैन तपाईँ के गर्नुहुन्छ यस्तो बेला तर जब जब म मेरो आफ्नो मान्छेलाई सम्झन्छु तब म खोज्छु एउटा माध्यम जसले पुर्याउन सकोस् मेरो मायाका आभासहरू उनको मुटुले आभास गर्ने गरी जसले पुर्याउन सकोस् मेरा हरेक आँसुका अनुत्तरित प्रश्नहरू मुटुदेखि मुटुसम्म रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च तपाईँ सुन्दै हुनुहुन्छ यो रात्रिकालीन प्रहरमा आज पनि सदा चाहिँ यो मङ्गलबारको रात सवा नौ बजेदेखि दस बजीसम्म तपाईँको माझमा बिताउने अनि तपाईँका मुटुका आवेगहरूलाई तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने अभिलाषाका साथमा कार्यक्रम मुटुदेखि मुटुसम्मको साथमा यतिखेर आइसकेको छु म तपाईँकै मनभित्रको साथी चन्द्र अँध्यारो रात साँच्चै नै पीडादायी हुन्छ अँध्यारोमा हामी तर्सन्छौँ कहिले कहिले आफ्नो मान्छेलाई सम्झन्छौँ आफन्तहरूलाई सम्झन्छौँ अँध्यारो यति व्याप्त हुन्छ कि अँध्यारोले हाम्रो बाटोलाई रोकेर राखे तापनि हाम्रा मनका आवेगहरूलाई रोकेर राख्न सक्दैन हामी एकै ठाउँ थुनेर रहनु परे पर्ने जुन बाध्यता रहे तापनि हाम्रो भावनाहरू हाम्रो मान्छे जहाँ छ त्यहाँसम्म पुगिरहन्छ र कहिलेकाहीँ हामी छटपटिन्छौँ अँध्यारो रातमा आफ्नो मान्छे सम्झेर भौगोलिक रूपमा टाढा हुन्छौँ हामी एकअर्काबाट भए तापनि भौगोलिक रूपमा जति टाढा भए तापनि हामी आफ्नो मान्छेलाई सम्झिरहेका हुन्छौँ त्यस्तो बेला आफ्नो मनका आवेगहरूलाई कसरी आफ्नो मान्छेको मुठसम्म पुर्याउने प्रविधिको विकास भएको छ प्रविधिका विभिन्न आयामहरूलाई हामी प्रयोग गर्न सक्छौँ त्यति मात्र होइन कार्यक्रम मुटुदेखि मुटुसम्म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 भन्ने हाम्रो पेज छ अफिसियल पेज त्यो पेजमा गरिएको पोस्टमा गएर तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ त्यो पोस्टको लिङ्क मैले रेडियो सर्भरको पेजमा पनि दिइसकेको छु कतिपय साथीहरूले चाहिँ रेडियो सर्भरकै पेजमा गरिदिनुहुन्छ कमेन्ट तपाईँले तपाईँले त्यहाँ कमेन्ट गर्नु चाहिँ याद राख्नुहोला त्यहाँ कमेन्ट गरिएका कमेन्टहरू चाहिँ हामी समय रहेमा मात्र राख्छौँ त्योभन्दा आधिकारिक रूपमा चाहिँ हामी सबै सौगात पेजबाट तपाईँका कमेन्टहरूलाई लिने गर्छौँ त्यसैले W W W dot Facebook dot com slash सबै अनुराग सबै भन्ने पेज छ त्यो पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ लाइक गर्नुभएको छैन भने लाइक पनि गर्न सक्नुहुन्छ थुप्रै साथीहरूको कमेन्टहरू आइरहेका छन् एसएमएसहरू पनि आउने क्रम जारी छन् र एसएमएसहरूलाई पनि म एकैछिनमा निरन्तरता दिन्छु किनकि एसएमएसमा अलिअलि प्रब्लम पनि छ तर पनि तपाईँ हामीलाई एसएमएस गर्न सक्नुहुन्छ किनकि तपाईँले गर्नुभएका एसएमएसहरू हामी अवश्य हुने कार्यक्रममा प्राथमिकताका साथमा राख्छौँ र सर्वप्रथम प्राथमिकता यसैलाई पनि दिन्छौँ तपाईँलाई थाहा छँदैछ र तपाईँका कमेन्टहरूलाई हामी कार्यक्रममा स्थान दिँदैछौँ यतिखेर तपाईँका कमेन्टहरू राख्न चाहन्छु कमेन्ट गर्नुभएको छ फास्ट किङ शरण भन्नुभएको छ शरणजीले कमेन्ट गर्नुभएको छ कमेन्ट पनि लेख्नुहुन्छ हेलो दादा it's me Sharan Tamang from Hetauda अठार शिखरपानीबाट आज मेरो एसएमएस भन्नुपर्दा मेरो मायालुसँग कुरा नभएको पनि एक मन्थ जति भयो सो यस प्रोग्राम मार्फत स्टोरी माया लुलाई love you and miss you भन्न चाहन्छु and friend Ashish friend Ashish सौरभलाई मिस गर्दैछु भन्दै छुट्टिन चाहन्छु बबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि शरणजी एक महिना भएछ नबोल्नु भएको यदि धेरै पनि ग्यापमा बस्नुहुन्न अनि तपाईँहरू यदि भौगोलिक रूपमा टाढा हुनुहुन्छ भौगोलिक रूपमा कन्ट्याक्टमै रहन सक्नुहुन्न भने चाहिँ त्यस्तो केसमा ठिक छ तपाईँ जति टाढा रहे पनि तपाईँको मन नजिक छ तर नजिकै हुनुहुन्छ फोन पनि गर्न सक्नुहुन्छ फोन गर्न सक्ने <laughs> कन्डिसनहरू छन् भने चाहिँ यति धेरै टाढा पनि नबस्नुहोला र निष्ठुरी भनेर पनि नभनौँ किनकि आफ्नो मान्छेलाई किन निष्ठुरी भन्नु होइन र धेरै धेरै धन्यवाद छ शरणजी तपाईँको यो को लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ अविरल प्रेमीजीले लेख्नुहुन्छ तिमीलाई पनि मलाई जस्तै परेपछि थाहा हुन्छ तिमीलाई पनि मलाई जस्तै परेपछि थाहा हुन्छ चोटी चोटले दिलमा बास गरेपछि थाहा हुन्छ हृदयको सानो घरमा डेरा गरी बस्ने मान्छे हृदयको सानो घरमा डेरा गरी बस्ने मान्छे थाहै नपाए अन्तै बसाई सरेपछि थाहा हुन्छ चोटी चोटले दिलमा बास गरेपछि थाहा हुन्छ परेलीको आँगनभरि रोदनले जताततै परेलीको आँगनभरि रोदनले जताततै आँसुको बिस्कुन लगाई झरेपछि थाहा हुन्छ चोटी चोटले दिलमा बास गरेपछि थाहा हुन्छ रित्तिएर सबै पीडा खुसी भर्न खोज्दा खोज्दै रित्तिएर सबै पीडा खुसी भर्न खोज्दा खोज्दै पीडै पीडाले मनको प्याला भरेपछि थाहा हुन्छ मनको सुन्दर बगैँचामा वेदनाको आधी चल्यो मनको सुन्दर बगैँचामा वेदनाको आधी चल्यो कोपिलामै रहरका फुल झरेपछि थाहा हुन्छ चोटै चोटले दिलमा बास गरेपछि थाहा हुन्छ तिमीलाई पनि मलाई जस्तै पढेपछि थाहा हुन्छ वा एकदमै राम्रो गजल लेख्नु भएको छ अविरल प्रेमीजी धेरै धेरै धन्यवाद छ उहाँ लेख्नुहुन्छ नमस्कार दाई अविरल प्रेमी फ्रम निबुवाटार नाउँ दोहाको तारबाट उपस्थित भएको छु आज म यस कार्यक्रम मार्फत मेरो प्यारा भाइ बहिनी साथीहरू सबैको लागि मिठो भाइ मिठो सम्झना भन्न चाहन्छु खासै मुटुदेखि मुटुसम्म पर्ने त केही पनि छैन तर दाइ यो माया भन्ने चिज कस्तो होला है लगाएर लगाउनु पनि लगाउन मिल्ने छुट्टाइ छोड्न मिल्ने रहेछ दाइ मेरो साथीहरू सबैले मिठो भए मिठो सम्झना सहित सम्झना चाहन्छु भन्नुभएको छ र साथीहरूको नाम पनि लेख्नु भएको छ र अन्तिममा सजिना थापालाई miss you so much Sajina भन्छु दाई सजिना तिम्रो हर कामना पुरा होस् भन्छु अनि मेरो घर परिवारलाई मिठो माया मिठो सम्झना भन्दै ओझेल हुन चाहन्छु अन्तिममा दाई तपाईँलाई अनि दिदी सबैलाई पनि सम्झिँदै ओझेल हुन्छु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ माया भन्ने चिज यस्तै हो तपाईँले चाहिँ लगाएर लगाउनु मिल्ने छुट्याएर छोड्न मिल्ने भन्नुभएको छ सायद जिन्दगीमा अलिकति पीडा भोग्नुभयो होला त्यसैले यस्तो भयो वास्तवमा माया न त लगाउन मिल्छ न त टुटाउन मिल्छ यो कतिखेर कोसँग हुन्छ थाहा पनि हुँदैन मैले बारम्बार भन्छु तपाईँले पनि महसुस गर्नुभएको होला तपाईँले कहिलेकाहीँ कल्पनै नगरेको मान्छेलाई मन पराउनुहुन्छ कल्पनै नगरेको मान्छेसँग तपाईँको जिन्दगी अगाडि बढ्छ यो चाहिँ ध्रुव सत्य कुरा हो कुनै समयमा मेरी छवि पनि मेरो लागि नचिन्ने पात्र हुनुहुन्थ्यो म चिन्दिनँ थिएँ उहाँलाई तर आज मेरो जिन्दगीको एउटा हिस्सा हो उहाँ तपाईँको पनि जिन्दगीमा तपाईँको आफ्नो जीवनसाथी त्यस्तै हुन्छ त्यसैले माया लगाएर लगाइन न त छुट्याएर छुट्याइन्छ यति भन्न चाहेँ र एसएमएसहरू आइरहेका छन् तर मलाई अलिकति गाह्रो पनि भइरहेछ किन भन्दा यहाँनिर साथीहरूको एसएमएस त आछ तर पढ्नलाई अलिकति गाह्रो भइरहेछ किन भन्दाखेरि यो अलिकति गाह्रै भा हो या के हो यो एसएमएस सर्भरमा अलिकति प्रब्लम आइरहन्छ प्रायः तैपनि यो समस्याहरू हामी समाधान गर्दैछौँ केही साथीको एसएमएस आएका छन् सरी साथी तपाईँको एसएमएस पढाएको छैन भनेर चाहिँ नरिसाउनु होला एकछिनमा म पढिहाल्छु यतिखेर अर्को कमेन्ट राख्न चाहन्छु कमेन्ट गर्नुभएको छ दिप लिम्बू नक्कलेजीले दिप लिम्बू नक्कलेजी कमेन्टमा लेख्नुहुन्छ हेलो एन्ड हाई मिठो बोल्ने ह्यान्डसे आरजे चन्द्र दादा एन्ड ह्यान्डसी टेक्निसियन दादा नमस्ते पूर्वेली सेवारो फ्याफुल्ला दादा म Deep Limbu Nakkale all star media group Dharan पन्ध्र सुनसरीबाट आज प्रोग्राम मार्फत मनमुटुको फ्रेन्डहरूलाई मायालु म्यासेज राख्न पर्दा हजुर हरूलाई miss you and love you good night sweet dream भन्छु हेटुडाको लभली फ्रेन्ड मन्जु थिङ तामाङलाई थ्याङ्क्स मिस यु भन्छु त्यसै गरी सुषमा सुस्केर राई कल्पना श्रेष्ठ अन्जु मुस्कान त्यसै गरी निकिता लामी कमला तामाङ विमला तामाङ लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टका लागि आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टहरूको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ बबिता तामाङजीले बबिताजी कमेन्टमा लेख्नुहुन्छ हेलो दादा म बबिता घरान भैँसे साथबाट आजको एसएमएस मेरो साथीहरू सबैलाई मिस यु एन्ड मेरी बेस्टी सनत विष्ट लाई लभ यु भनिदिनुहोस् है अन्त्यमा मेरो फेसबुक फ्रेन्ड सङ्गीता विष्टलाई मिस गर्दैछु भनिदिनु दादा ओके गुड नाइट भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ र यतिखेर म एसएमएस पढ्छु भन्दा भन्दै फेरि रिफ्रेस भइहालिन्छ यो अलिकति भन्दा भन्दै भइहाल्यो <laughs> समस्या छ एसएमएस तपाईँका थुप्रै एसएमएस माया गरेर भएका एसएमएसहरू आइरहेका छन् तर ती एसएमएसहरूलाई पढ्न नपाउँदा चाहिँ मलाई साह्रै खलो लाग्छ एउटा एसएमएसलाई मैले हतार हतार कपी गरिहालेँ अर्कै ठाउँमा लगेर पढ्नुपर्ने भयो कमेन्ट गर्नुभएको छ हेलो दादा दर्शन नमस्ते सन्चै हुनुहुन्छ म हेटौँडा बाह्रबाट अनुष्का मुक्तान आजको मेरो एसएमएस भन्नुपर्दा माई लभली फ्रेन्ड्सहरूलाई miss you and love you भन्न चाहन्छु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि सायद तपाईँले अर्को पनि केही लेख्नु भएको थियो कि यहाँ यति मात्र लेख्नु भएको थियो यति मात्र आयो धेरै धेरै धन्यवाद छ अनुष्का तपाईँको एसएमएसको लागि आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्टहरू लिन चाहन्छु तपाईँ एसएमएस गर्न सक्नुहुन्छ स्वदेशमै हुनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर या चार एस एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र मुटुको आवेग लेखेर तिन चार चार दुई दुईमा यतिखेर कमेन्ट गर्नुभएको छ रोमी अर्जितजीले यो चिसो चिसो मौसमको न्यानो न्यानो माया केवल हजुरहरूलाई अनि मेरो मनमुटुको साथीलाई पनि अनि दादा सन्च साँच्चै खानपिन भयो त भन्नुभएको छ भइसकेको छ आजको खास केही छैन गुनासो पोख्न त बस यही छ कि मेरो मनमुटुको साथीहरूले यो प्रोग्राम पक्क नै सुन्नुभएको होला मलाई आशा छ म के भन्छु भने तपाईँहरू मेरो पहिला नै मनमुटुको फ्रेन्ड थियो आज पनि हुनुहुन्छ र सधैँभरि रहिरहनुहुनेछ मैले कसैलाई बिर्सेको छैन एकदमै मिस गरिरहेको छु love you friends miss you any time भन्न चाहन्छु दादा take care good night bye all friends भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ केटो म नक्कले भन्नुहुन्छ हाई दाजु सन्चै हुनुहुन्छ एन्ड खाना खानुभयो त it's me Ashish from Shikharpani भन्नुभएको छ खाना भइसकेको छ एन्ड उही नेप्टीलाई अल टाइम मिस गर्दै मिस गर्दैछु एन्ड लभ यु भनिदिनु है नेप्टीको मुटुसम्म पुग्ने गरी ओके बाई दाजु have a sweet dream all friend and दाजु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि र तपाईँको नेप्टीले पनि <laughs> कार्यक्रम सुनिरहनु भएको होला एकैछिन पछाडि तपाईँलाई रिप्लाई पनि अवश्य पनि आउँछ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ तपाईँ भने एसएमएस र कमेन्ट गर्दै गर्नुहोला अहिलेको लागि एउटा सुमधुर साङ्गीतिक आवाज राख्दैछु त्यस पछाडि हामी तपाईँका कमेन्ट र एसएमएसहरू लिएर पुनः आउनेछौँ मैंने मिलाया तुम्हें होटो पे सजाया तुम्हें नव में सगाया तुम्हें पाया मैंने पाया तुम्हें सबसे छुपाया तुम्हें सपना बनाया तुम्हें नींदों में बुलाया तुम्हें तुम जो आए जिंदगी में बात बन गई इश्क मजहब इश्क मेरी जात बन गई बात बन गई इश्क मजहब इश्क मेरी जात बन गई सपने तेरी चाहतों के सपने तेरी चाहतों के देखता हूँ अब कई दिन है सोना और चांदी रात बन गई ओ तुम जो आए जिंदगी में बात बन गई किस्मत भी तुम्हारे साथ बन गए तुम जो आए जिंदगी में बात बन गई सपने तेरी चाहतों के सपने तेरी चाहतों के देखता हूँ अब कई दिन है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 नगर कोटीजीको उहाँ लेख्नुहुन्छ हेलो दादा दर्शन नमस्ते यो अँधेरी कालो रातको न्यानो माया केवल हजुरहरूलाई म फ्रम हेटौँ उन्नाइसबाट खै के भनौँ दादा आज म यादहरूमा मलाई यहाँहरूमा मलाई नदेखिकन माया अनि मन पराएकी कालीले ठुलो रोग लागेको छ अरे त्यो रोगको कारण त्यो रोग त्यो रोगले गर्दा काली एकदमै अटेकी छे भन्नुभएको छ उहाँले थाहा छैन म बुझ्छु कि म बाँच्छु कि मर्छु भन्ने जस्ता कुराहरू गर्छे दादा के भन्नु म कालीलाई जति सम्झाए पनि मान्दैन अझ अहिले त भन्छ कालीले मलाई तिमी मदेखि टाढा हौ भनेर तपाईँ न तपाईँ नै भन्नु दादा म कसरी टाढिन सक्छु त्यस्तो मनमा त्यस्तो मन मसँग छैन दादा टाढेर जान माया चाहे नजिकबाट होस् या नजिक नजिकबाट या त देखेर होस् या त नदेखेर माया माया त माया हुन्छ नि दादा प्लिज दादा कालीलाई सम्झाइदिनु न प्लिज सक्नुहुन्छ भने अनि तपाईँको कुरा मान्छे कि कालीले भन्नुभएको छ उहाँले अगाडि पनि अर्को कुरा लेख्नु भएको छ एकदमै मिस गर्दैछु काली प्लिज तिमी आफूलाई पीडामा राखेर रा, अनि परिवारलाई आँसु दिएर रुवाउने काम नगर प्लिज तिमीलाई केही पनि हुन्न उपचार पनि त हुँदैछ तिम्रो किन आ यति धेरै आतिन्छौ कि काली के गर्नु भगवान्को लीला कसले परिवर्तन गर्न सक्छ र प्लिज पिर नगर दुःख दुःख नमान आफ्नो धेरै ख्याल गर Kali take care miss you every day every night and every time okay take care रेस्टको जरुरी छ तिमीलाई प्लिज रेस्ट गर टाइममा धेरै टाइममा धेरै बेर राति बस्ने होइन नि मनमा कुरा खेलाएर हस् बाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ सन्तोषजी तपाईँको कमेन्टको लागि एनवे तपाईँको कमेन्ट दोहोऱ्याएर दुईवटै पढेँ मैले तपाईँले दोहोऱ्याएर कमेन्ट गर्नुभएको थियो अलिकता सिरियस प्रब्लम भएर पनि सन्तोषजीको यो कुरा मैले सुरुमा पनि अलिकति थाहा पाइसकेको थिएँ तपाईँले भन्नुभएको थियो मलाई जे होस् तपाईँले दुःखका पलहरू पनि मलाई सम्झनु भएको छ खुसी लाग्छ र मेरो प्रयास सदैव यही हुन्छ कि माया गर्ने जोडीहरूले पीडामा बस्न नपरोस् सदैव एकअर्काको जीवनसाथी बनेर जिन्दगीभर जिउने एउटा सहारा बन्न चाहिँ सकोस् मेरो यही इच्छा हुन्छ र तपाईँको आफ्नो मान्छे यतिखेर उपचार गराइरहनु भएको छ कुनै रोगको कुन रोग हो मलाई पनि थाहा छैन र उहाँले कार्यक्रम सुनिरहनु भएको छ भने तपाईँ काली भन्नुभएको छ उहाँले तपाईँ कालीजी तपाईँले कार्यक्रम सुनिरहनु भएको छ भने एउटा कुरा के याद राख्नुहोस् भन्दा हामी प्रत्येक पल मृत्युलाई नै कुरिरहेका हुन्छौँ त्यसैले आज एउटा रोग लागेर थला परिन्छ उपचार गरिन्छ म मर्छु भनेर डराउने होइन जिन्दगीको सत्य त्यही नै हो कुनै न कुनै दिन हुन्छ तर अहिले नै तपाईँले म मर्छु म केही गर्न सक्दिनँ अब म बाँच्न सक्दिनँ भन्ने जस्ता कुराहरू गर्नुहुन्छ भने तपाईँको आत्मबल घट्छ तपाईँको आत्मविश्वास घट्यो भने तपाईँको रोग निको हुनलाई धेरै टाइम पनि लाग्छ तपाईँ बाँच्ने तीव्र इच्छा राख्नुहोस् मलाई केही पनि हुँदैन के हुन्छ र उपचार गर्छु म ठिक हुन्छु भनेर सोच्नुहोस् त तपाईँको पीडाहरू कति छिटो छिटो कम हुन्छ तपाईँको रोगमा कतिको सुधार आउँछ तपाईँको शरीरमा कतिको सुधार आउँछ त्यो तपाईँले चमत्कार आफैले देख्न सक्नुहुन्छ तपाईँले आफ्नो मुटु चाहिँ अलि डह्रो बनाउनुहोला र तपाईँ अब मलाई के हुन्छ थाहा छैन भनेर आफ्नो मान्छेबाट टाढिने आफ्नो मान्छेको अगाडि रोइदिने यस्तो चाहिँ नगर्नुहोला पीडा हुन्छ रुन मन लाग्छ भने बरु डाको छोडेर रोइदिनुहोस् सदैव नरुनुहोस् एकचोटि रोइदिनुहोस् अँगालो हालेर आफ्नो मान्छेसँग त्यति भएपछि तपाईँलाई एउटा मनको बोझ पनि हल्का हुन्छ मनमा भएका पीडाहरू पनि एकदमै जे होस् तपाईँलाई फ्रेस फिल हुन्छ त्यसैले पनि धेरै पीडा धेरै पीडा मनमा लिएर नबस्नुहोस् नसोच्नुहोस् पीडाहरू जति सोच्यो त्यति पीडित हुन्छ मन मान्छे त्यसैले धेरै चिन्ता नगर्नुहोला तपाईँलाई माया गर्ने मान्छे तपाईँको साथमा छ तपाईँको परिवार तपाईँको साथमा छ यति भएपछि जिन्दगीमा के चाहियो र होइन र अवश्य भने धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ सविता अधिकारीजीले हेलो दादा म सविता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 भुला भी नहीं भन्नुभएको धेरै धेरै धन्यवाद छ अलि झिकज्याक चन्द्रले के गरेर पढ्यो भनेर चाहिँ दङ्ग नपर्नु होला मेरो हिन्दी चाहिँ यस्तै छ त्यही भएर सकेसम्म नेपालीमा लेख्नु भए राम्रो अझ इङ्ग्लिस चाहिँ अलिकता राम्रै आउँछ हिन्दी चाहिँ कता के हुन्छ हुन्छ थाहै हुँदैन जे होस् ठिकै छ तपाईँको यो भावनालाई मैले सकि नसके पनि पढेँ <laughs> सञ्जयजी धेरै धेरै धन्यवाद छ सदैव हामीसँग कन्ट्याक्टमा रहनुहुन्छ कमेन्ट गरिरहनुहुन्छ खुसी लाग्छ आज पनि तपाईँ कमेन्ट पढ्न पाएँ उहाँले फ्रेन्ड्स जेपी विक्रम विकास एन्ड अल फ्रेन्डलाई मिसी गुड नाइट पनि भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ उदास केटो भुवनजीले भुवन गलामजीले लेख्नुहुन्छ ईश्वरको बास हुने त्यस्तो कुनै ढुक्गा छैन ओइलिएर नझर्ने त्यस्तो त्यस्तो फुलको थुङ्गो छैन ईश्वरको बास हुने त्यस्तो कुनै ढुङ्गो छैन ओइलिएर नझर्ने त्यस्तो फुलको थुङ्गो छैन बाचुन्जेल त हाँसौँ र रमौँ भोलि कसले देखिया छ र बाचुन्जेल त हाँसौँ रमौँ भोलि कसले देखिया छ र कहाँ पुगी मरिने हो जिन्दगीको टुङ्गो छैन भन्नुभएको छ वा हो यो हो नि त लाइन <laughs> धेरै धेरै धन्यवाद छ भुवनजी आज धेरै समय पछाडि तपाईँको रोमान्टिक मुक्तक पढ्न पाएँ सदैव चिन्ताको कुराहरू लेख्नुहुन्छ चिन्तित चाहिँ नहुनुहोस् धेरै म तपाईँलाई भनिरहन्छु भन्छु भन्छु आफ्नै दाजुभाइलाई तर के गर्ने भन्छु भन्दा भन्दै व्यस्त भएर कहिले कहिलेकाहीँ भन्नै पाइँदैन लेख्नुहुन्छ हाई दादा म भुवन घलान म कनपुर गढी नौ मनोकामनाबाट दादा यो मान्छेको जीवन भनेको एउटा फुलेको फुलको थुङ्गो जस्तै हुँदो रहेछ ओइलिएर कहिले झर्छ ठेगान नै नहुने अनि यो ईश्वर पनि लास्ट लोभी हुँदो रहेछ <laughs> राम्रो मान्छे त देख्नै नहुने आफ्नै लोकमा लगिहाल्नुपर्ने आज मैले मेरो एकजना शिष गुमाएँ त्यसैले आज यो दसैँको तिहार जस्तो खुसीको माहौलमा पनि म धेरै दुःखी छु भन्नुभएको छ दुःख लाग्यो भुवनजी माथि रोमान्टिक कुरा लेख्नु भएको थियो तल आउँदा यस्तो पीडाको कुरा लेख्नु भएको रहेछ उहाँलाई तपाईँले गुमाउनु भएको छ सिस्टर सिस्टर को आत्माको चिरशान्तिको कामना पनि गर्छौँ हामी म उहाँको लागि यो कामना गर्न चाहन्छु कि ईश्वरले उहाँको आत्मालाई स्वर्गमा केही स्पेस दिउन् अनि मनैदेखि श्रद्धाञ्जली पनि व्यक्त गर्न चाहन्छु र अन्तिममा सम्पूर्णलाई आउँदै गरेको शुभ दिपावलीको मङ्गलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु विशेषतः मेरो मुटुको धड्कन सोमियाको लागि ओके बबाई दादा भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टहरूको हामी अपेक्षा गर्छौँ र तपाईँका कमेन्टहरू आउँदैछन् एसएमएसहरू आउँदैछन् एउटा गीत सुन्छौँ त्यस पछाडि हामी छोटो व्यावसायिक विश्राम त नलिउक्याएर एकैछिन गीत सुन्छौँ त्यस पछाडि तपाईँको कमेन्ट र एसएमएसहरूलाई लिएर आउनेछु अहिलेको लागि भने एउटा सुमधुर साङ्गीतिक आवाज रब्ने बनादे जोडीबाट तू ही तो जन्नत मेरी ही मेरा जुनू तू ही तो मन्नत मेरी तू ही रूह का सुकून तू ही अखियों की ठंडक तू ही दिल की है दस्तक और कुछ ना जानू मैं बस इतना ही जानू तुझ में रब दिखता है यारा मैं क्या करूं में रब दिखता है यारा मैं क्या करूं सजदे सर झुकता है यारा मैं क्या करूं कुछ में रब दिखता है यारा मैं क्या करूं खुशबू कभी तेरी बातें बिन मांगे ये जहां पा लिया तू ही दिल की है रौनक तू ही जन्मों की दौलत और कुछ ना जानू बस इतना ही जानू तुझ में रब दिखता है यारा मैं में रब दिखता है यारा मैं क्या करूं सजदे सर झुकता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या करूं साए तेरा साया छेड़ के चुमता ओ तुझ मुस्काए तुझ शर्माए खुदा झूमता तू ही मेरी है बरकत तू ही मेरी इबादत और कुछ ना जानू बस इतना ही जानू में रब दिखता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या करूं सजदे सर झुकता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या करूं रब्ने बनादी जोडी यो निकै नै सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले रब्ने बनादी जोडीबाट हामी आफ्नो मान्छेमा भगवान् देख्छौँ सानो बच्चामा भगवान् देख्छौँ आफ्नो आमा बुवामा भगवान् देख्छौँ र त जिन्दगी चलेको छ जिन्दगीमा कोही मान्छे त्यस्तो हुनुपर्छ जसले हाम्रो पीडामा मलमपट्टि लगाइदिने काम गरोस् जसले हाम्रो जिन्दगीमा कोही छ भन्ने एउटा आभास दिलाउन सकोस् त्यस्तो मान्छे कि त हाम्रो आमा बुवा हुनसक्छ कि त हाम्रो जीवनसाथी हुनसक्छ वा हाम्रो आफन्त इष्टमित्र दाजुभाइ दिदीबहिनी जो हामीलाई माया गर्नुहुन्छ उहाँहरू हुन सक्नुहुन्छ यो कार्यक्रम मुटुदेखि मुटुसम्म प्रेमी प्रेमिकाको लागि मात्र होइन यो भ्रमण नपर्नुहोस् यो कार्यक्रम ती सबैहरूको लागि हो जसले साँचो माया गर्नुहुन्छ आफ्नो साथीलाई आफ्नो परिवारलाई आफ्नो श्रीमानलाई आफ्नो श्रीमतीलाई वा आफ्नो बोयफ्रेन्ड गर्लफ्रेन्डलाई विशेष गरी यो बोयफ्रेन्ड गर्लफ्रेन्डको जुन एउटा कल्चर छ यो हुन त बाहिरबाट विदेशबाट भित्रिएको कल्चर तर विदेशबाट भित्रिएको मात्रै भनेर पनि त्यसमा मात्रै सीमित गर्नु पनि हुँदैन किनकि मान्छे स्वभावैले माया चाहने प्राणी हो जसको कारणले गर्दा हामी कुनै न कुनै समयमा कसै न कसैसँग अवश्य पनि नजिक हुन्छौँ र एकअर्कालाई माया पनि गर्छौँ जे होस् माया गर्नुहोस् देखावटी होइन बनावटी होइन ए मेरो साथीको त गर्लफ्रेन्ड छ मेरो पनि बनाउनु पऱ्यो नि मेरो साथीको त बोयफ्रेन्ड छ मेरो पनि बनाउनु पऱ्यो नि अथवा जिन्दगीमा एउटा बोयफ्रेन्ड पनि गर्लफ्रेन्ड पनि नभए त के हुन्छ र जिन्दगीमा यस्तो चाहिँ जिन्दगीमा कहिले पनि नसोच्नुहोस् तपाईँले जो बाटोमा देखिरहनुभएका छ तपाईँको आफन्तहरू तपाईँको नजिकका साथीहरू उहाँहरूको लागि पनि तपाईँको जिन्दगीमा के कर्तव्यहरू छन् आमा बुवाको लागि पनि के कर्तव्यहरू छन् आफ्नो जीवनसाथीको लागि त जिन्दगीभर रहि नै रहन्छ यतिखेर तपाईँका थुप्रै कमेन्टहरू आइरहेका छन् धेरै एसएमएसहरू पनि साथीहरूले गर्नुभएको छ तर मैले एसएमएस पढ्नलाई चाहिँ यहाँनिर धेरै गाह्रो भएको छ एउटा कमेन्ट पढौँ कमेन्टभन्दा पनि मलाई इनबक्स म्यासेज गर्नुभएको छ नमस्कार छ है चन्द्रब्रो भन्नुभएको छ म सुभाष लामा निवाटार चार सान्दी कुनाबाट भन्नुभएको छ लेख्नुहुन्छ सन्देश त खासै केही पनि दिनु छैन मलाई चिन्ने सबैलाई मिठो सम्झना अनि विशेष गरेर तपाईँलाई मनमुटुमा बस्नुहुने तपाईँलाई नै ब्रो यस्तो मिठो स्वरको धनी हुनुहुन्छ भन्नुभएको छ धेरै धेरै धन्यवाद छ फुर्काइदिनु भएको छ अलिअलि <laughs> र तपाईँको यो माया रूपी भावहरू तपाईँको यो भावनाको लागि धेरै धेरै धन्यवाद छ सुभाष ब्रदर आगामी दिन पनि तपाईँको यस्तै कमेन्टहरू यस्तै म्यासेजहरू पाउन सकौँ कार्यक्रममा यही अपेक्षा गर्छु अर्को कमेन्ट गर्नुभएको छ घिसिङ आप्पाको छोरी भन्नुभएको छ सकेसम्म रियल नेमहरू राख्न पाए धेरै राम्रो हुन्थ्यो तर पनि के गर्ने साथीहरूको आफ्नो एउटा प्यासन हुन्छ आफ्नो इच्छा हुन्छ सकेसम्म फेसबुकमा चाहिँ रियल नेम प्रयोग गर्न पाए धेरै राम्रो हुन्छ निक नेमबाट गर्दा पनि राम्रो तर निक नेम राख्दाखेरि चाहिँ लामो चाहिँ होइन अलिक छोटो छोटो यसो भनिरहँदाखेरि फेरि हाम्रो चेली हुनुहुन्छ कविता केएचइबिआइटिए e लेख्नु भएको छ कविता हो या खेविता यो स्पेलिङ चाहिँ खेविताको भयो मैले अलिकता गलत उच्चारण गरेको यसरी लेख्नुहुन्छ हाई दादा सन्चै हुनुहुन्छ मे खेविता घिसिङ भैँसे पाँच भन्नुभएको छ कविता नै होला सायद माफ गर्नुहोला तपाईँको नाम जे भए पनि मैले चाहिँ यसरी पढेँ यो रात्रिकालीन सन्देश भन्नुपर्दा all my Facebook friend or college फ्रेन्डहरूलाई मिस यु अल फ्रेन्ड भन्दै स्पेसली माई फ्रेन्डलाई मिस यु भन्दै ओके बाबाई दादा टेक केयर भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि र आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ र हामीसँग समय एकदमै कम छ साथीहरूको कमेन्टहरू अझै बाँकी छन् कि भन्ने लागिरहेछ रेडियो सर्भरको पेजमा पनि केही साथीहरूले कमेन्ट गर्नुभएको छ जुन पेजबाट चाहिँ मैले खासै लिँदिनँ किनकि यो प्रोग्रामको लागि स्पेसल हाम्रो आधिकारिक पेज चाहिँ सबै सौगात नै हो सबै सौगात हाम्रो म र मेरो जीवन सङ्गिनीको नामबाट जडित यो नाम जोडेर राखिएको यो पेजको नाम पनि हो त्यसैले पनि मुठुदेखि मुठुसम्मको लागि विशेष गरी हामीले यही पेजमा कमेन्टहरू पढ्ने गर्छौँ एजमा पोस्ट गर्ने गर्छौँ र रेडियो सर्भरबाट चाहिँ एउटा लिङ्क मात्र राख्ने गर्छौँ साथीहरूले त्यो लिङ्कमा पनि <laughs> धेरै कमेन्टहरू गरिदिनुहुन्छ त्यसैले तपाईँका कमेन्टहरू कहिलेकाहीँ पढ्न भ्याउँदिनँ म समय पनि एकदमै कम हुन्छ र अब भने म तपाईँका कमेन्टहरू पढ्न भ्याउँदिनँ एकजना साथीको कमेन्ट पढिहाल्छु त्यस पछाडि नाम मात्रै लिनेछु लेख्नु भएको छ जिन्दगी भनेकै सुख दुःखको सङ्गम हो भन्नुभएको छ प्रेमी एक्लो भन्नुभएको छ उहाँले भन्ने कुरा तिमीले अह जिन्दगी भनेको सुख दुःखको सङ्गम हो भन्ने कुरा तिमीले कहिले बुझ्न सकेनौ है कालो ठिकै छ आफ्नो जिन्दगी जिउ माया त माया हो मेरो नि मनै त हो कति दुःख छ तिमीलाई के थाहा सायद माया भनेको सँगै जिउनु मात्र होइन बिछोडिएर नि खुसी हुनु हो hi it's me Nischal from Hetauda भन्नुभएको छ धेरै धेरै धन्यवाद छ निश्चलजी तपाईँको यो कमेन्टको लागि र वास्तविक कुरा पनि हो तपाईँहरू सकेसम्म त्यसरी एकअर्काबाट टाढा भएर चाहिँ नजिनुहोला मेरो आग्रह धेरै साथीहरूको यस्तै पीडायुक्त भावनाहरू पढ्छु दुःख लाग्छ र तपाईँहरू सकेसम्म एकअर्काको जिन्दगीमा सदैव खुसी साथ रहनुहोस् सदैव हाँसिरहनुहोस् र वास्तविकता चाहिँ तपाईँले भन्नुभएको नै हो सदैव सँगै रहनु पाइन्छ भन्ने छैन मायामा मायाबाट कहिलेकाहीँ हामी टाढा भएर एकअर्काबाट टाढै रहेर भए पनि बाँच्नुपर्ने अवस्था आउँछ यतिखेर कमेन्ट गर्नुभएको छ लिम्बू प्रिजम प्रेमजीले धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि अब भने मैले तपाईँका कमेन्टको नाम मात्रै पढ्छु सुनितजीले कमेन्ट गर्नुभएको छ धेरै धेरै धन्यवाद छ सुनितजी तपाईँको कमेन्टको लागि त्यसै गरी माया चोङबाङजीले कमेन्ट गर्नुभएको छ धेरै धेरै धन्यवाद छ धनकुटादेखि सम्झाउनु भएको छ मायाजी Maya Chongbang hello evening it's me Maya Chongbang Dhankuta Itahari Jeevan लिम्बूलाई मिस यु यति चोखो यति मिठो दिउँला तिमीलाई माया पनि लेख्नु भएको रहेछ धेरै धेरै धन्यवाद छ त्यसै गरी सुभाष लामाजीले ओहो कमेन्ट पनि गर्नुभएको थियो रहेछ माफ गर्नु होला मैले चाहिँ म्यासेजबाटै पढेँ दिप लिम्बू नक्कलीजीले कमेन्ट गर्नुभएको छ धेरै धेरै धन्यवाद छ त्यसै गरी आरजे चन्द्रकला राईजी कमेन्ट गर्नुभएको छ चन्द्रकला राईजीलाई पनि धेरै धेरै धन्यवाद छ उहाँसँग पनि धेरै हाम्रो कार्यक्रममा उहाँले सहभागिता जनाइदिनु भएको छ खुसी लाग्छ तपाईँको साथ र तपाईँको माया पनि पाएको छु र अब भने हामीसँग समय छैन तपाईँका कमेन्टहरूमा नाम केही छुट्यो कि म त्यो मात्रै रिफ्रेस गरेर हेरिरहेको छु र ती नामहरूलाई चाहिँ क्रमशः कार्यक्रममा राख्ने कोसिस हो मेरो केही साथीहरूको एसएमएस छुटेको छ भने म अवश्य पनि पेजमा अपडेट गर्नेछु कार्यक्रमहरू पनि पेजमा अपडेट गर्नेछु तपाईँले अन्य कार्यक्रमहरू पनि हाम्रो युट्युब च्यानल सबि सौगात त्यसै गरी सबि सौगातका विभिन्न च्यानलहरू छन् त्यसबाट तपाईँले हेर्न सक्नुहुन्छ त्यसै गरी पुमा छ चामलिङजीले कमेन्ट गर्नुभएको छ धेरै धेरै धन्यवाद छ प्रेमिका लिम्बूजीले कमेन्ट गर्नुभएको छ दमकबाट यहाँलाई पनि धेरै धेरै धन्यवाद छ बिटु लामाजीले कमेन्ट गर्नुभएको छ हेटौँडा अठाइसबाट धेरै धेरै धन्यवाद छ बान्तवा राईजीले कमेन्ट गर्नुभएको छ मिलन बान्तवाजीले उदयपुरबाट धेरै धेरै धन्यवाद छ त्यसै गरी सुनिल बोखिम राईजीले लभ यु अल दोज हुआ नोमी भन्नुभएको छ धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ दिपलिमु नकलजीले पुनः दोहोऱ्याएर कमेन्ट गर्नुभएको रहेछ धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ एलेक्स मनोजीले एलेक्स मनोजीलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी लिम्बू प्रिजम प्रेमजीले पनि कमेन्ट गर्नुभएको छ यहाँलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी सुनितजीले उहाँहरूको कमेन्टहरू मैले नामहरू पढिसकेको छु धेरै धेरै धन्यवाद छ ज जसले आज कमेन्ट गरिदिनु भयो यहाँहरू सम्पूर्णलाई कार्यक्रम सुनेर साथ दिनुभयो यहाँहरू सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद छ र तपाईँ र मेरो भेट बिहिबारको कार्यक्रम बितेका पलहरूमा हुनेछ तबसम्मका लागि रेडियो सर्भर सुन्दै गर्नुहोला